अब म बिचल्लीमा परेका यी अमर विश्वकर्मा जो उन्चालिस वर्षको हुनुभयो र उहाँका छोरा सुकनारायण एघार वर्षका भए र दुर्गा विश्वकर्मा सात वर्षका भए उनीहरूको शरीरमा कटली परेको छ हात खुट्टामा खटिराहरू उठेका छन् निन्नाउरा छन् कपडा एकदम दुर्गन्धित अवस्थामा छन् बुवा यत्तिकै विस्तारमा लडिरहनु भएको छ तिर्ख लागेको बेला त्यो पानी खुवाउन सक्ने अवस्था छैन किनभने यी बालबालिकाहरू स्कुल जान्छन् त्यति बेला उहाँले पानी पिउन सक्ने अवस्था छैन र यही परिवारसँग उनीहरूको दुःख पीडाहरू उहाँहरूकै शब्दमा राख्न चाहन्छु नमस्कार नमस्कार सर हजुर यहाँ आउनुभएको यहाँ ठुलो ठुलो धन्यवाद छ हजुरलाई कति वर्षको उमेरमा तपाईँ भारत जानुभएको म गएको यस्तै बिस बाइस वर्षको वर्षमा गएँ बिहे गरेर अब लगेर गएँ लगेर जाँदाखेरि जब बस्यो बस्दा बस्दा केटाकेटी अब उहाँ जन्मे जन्मेर पाल्लो पालेर अब यिनी अब यस्तै आठ सात वर्षका अब ठुलो छोरी थिए छोरी अब त्यो छोरी चाहिँ अब यहाँ बोटोललाई यसो नुन तेल हुन्छ मेरो यस्तो लुला अवस्थामा अब छोरीलाई उसको मामाले लगेर उहाँ नुन तेल हुन्छ तिमीलाई भनेर लगिदिएर गएर उतै भारतको सित पहिला गयो उसको अब फोन मात्रै आउँछ कहिले कसो अब यता सहयोग एक दुई रुपियाँको सहयोग आन्न सासु ससुराले पनि अब यहाँ अब म यहाँ आएर बसेँ उनको गाँसमा बस्न बसेछु उनको पनि कुछ सहयोग छैन उनको के सहयोग छ भने सात आठ पाठी कोदो सात आठ पाठी मकै त्यति हो खेतीको मतलब हुन्छ त्यही मलाई सहयोग छ बाँकी अरू केही सहयोग छैन त्यसले पुग्दै पुग्दैन केटाकेटीलाई हुन्न कसले गरिदिन्छ यो खेतीपाती जो खेतीपाती छिमेकै यहाँ इन्द्रबहादुर नेपालीले मतलब गर्नुहुन्छ अड्डे त्यो अड्डे भए त सात आठ पाठी कहिले समयअनुसार त्यति दिनुहुन्छ त्यसको इलावा हुन्न तपाईँको माथि घर त भत्किएको छ हजुर मेरो घर भत्के भत्किएछ बनाउने उपाय छैन आफ्नो हिम्मत आफ्नो ताकत नभएपछि घसर्ने भएपछि जब मैले भेला गर्ने हिँड्छन् के गर्ने आफ्नो हात पाखुरा ता ताकत प्राण हुँदा हुन्थ्यो भने मैले आफ्नो केटाकेटीले अब आफै निमेक गरेर हुन्छ काम गरेर हुन्छ जसो गरेर बानी पा पाल्ने थिएँ पढाने थिएन राम्रो गरी तरिकाले अहिले यिनलाई कापी पेन लिन किन्दैन मलाई मुस्किल छ लुगा लत्ता किन्दैन मुस्किल छ कोहीले द दयले अब कोहीले दे अब यसो उनीहरूले लान्छन् नत्र होइन उयो फाटेका ताली ताली चेप्ठेका फाटेका दस ठाउँ त्यस्तै लाएर अब स्कुल जाने अब गाउँमा यी कान्छा आमा बित्दाखेरि कति वर्षको थिए जो तिन वर्षको लागि थियो ठुलो चाहिँ अब ऊ चाहिँ उमेरको थियो अझै सात आठ वर्षको मतलब छ सात वर्षको यस्तै उसले चाहिँ गर्थ्यो दुर्गा तिमीले आमालाई जान्यौ म तिन वर्षको थिएँ धिदा आमा बित्नु भिडियो को त्यहाँ पढ्छु र म दुईमा पढ्छु र अहिले म यस्तो मैले परेको कपडा लाएर जान्छु हजुर का साबुन किन्ने सरफ किन्ने पैसा आउँदैन र फेरि हामीले यस्तै किनेर जान्छौँ र यस्तै ला लान्छौँ र फेरि कहिले डेरेस नलागेको बेला सरले पिट्नुहुन्छ कहिले पिट्नु हुँदैन नदेख्दा फेरि कहिले काहीँ भोकै पनि जान्छौ हजुर कहिले भोकै जान्छौँ पापा कहिले त्यस्तै बस्नुहुन्छ हामी कहिले भोकै जान्छौँ र कति वर्षको उमेरबाट तिमीले खाना पकाउन थालेको यो घरमा मैले अहिले पाँच वर्षबाट आगो मात्रै फुक्दै थिएँ खाना वर्ष पकाउँदै थिएँ हो हजुर बाबु तिम्रो नाम के एकनारायण नारायण सुखनारायण सुकनारायण विक कतिमा पढ्छौ मैले सात क्लासमा पढ्छु कति वर्ष उमेरबाट तिमी खाना पकाउन यो घर सम्हाल्न थाल्यौ मैले यो घर सात वर्षको उमेरमा नि घर घर सम्हाल्ने खाना पकाउने पापाले खिलाउने खिलाउने काम गर्ने नि कुखुराहरू हेर्ने नि काम गर्थे निमेक गर्न जान सक्दैनौ तिमी त्यतिखेर सक्दैनौ फेरि दस वर्षको भएपछि फेरि म यदि निमेक गर्न मेला खान तिमी काम गर्न हिँडेको कहाँ कहाँ यही गाउनु छिमेक्नु गएको तार तार त सक्दिनँ थिएँ कति पैसा दिन्थे खै कहिले एक सय बिस कहिले कहिले पहिला जमाना पचास रुपियाँ दिन्थे स्कुल छाडेर जान्थ्यो कि होइन छुट्टी बेलामा स्कुल त स्कुल कहिले पनि छुट्टी हाल्थ्यो कमाउनु परिहाल्थ्यो काफी पेन हुँदैन थियो काबी पेन ड्रेस किन्ने पैसा पनि होइन नथ्यो र त स्कुलमा मिलेको त्यहीमा कोहीले किनिदिएपछि मात्र लाग्थ्यो तर नत्र त्यत्तिकै हो त्यस्तै लाग्थ्यो तिमी त आफ्नो सरसफाइ गर्न सक्ने भारे छौ होइन हजुर हजुर गर्छु मैले त सरसफाइ घरमा बिहानै राति राति उठेर काम गर्छु हजुर खाना पकाउनु पापा खिलाउने कहिले फेरि बेला हुँदैन थियो भोकै जान्थ्यौँ हामी नि पापा नि भोकै हुन्थ्यो त्यस्तै हुन्थ्यो काम यहाँबाट तिमी स्कुल गएपछि यता पापाको चिन्ता लाग्छ होला के गर्नु भएको छ हजुर कस्तो भोकमा हुनुहुन्छ के हुनुभएको छ भनेर फेरि हामी एक बजी आउँथ्यौँ नास्ता खाने लामा यहाँ आएर फेरि पानी सानी दिने कहिले खाना पकाएर दिने त्यस्तो गर्थ्यौँ तिमी काम गर्ने तिमी काम गर्ने कामहरू गर्ने पापालाई कहिले खाना हुँदैन थियो गाउँमा मागेर खाने नभए माग्न जाँदाखेरि कहिले छुट्टी पनि भइहाल्थ्यो अनि त्यति बेला श्रीमती कति वर्षकी हुनुहुन्थ्यो लिला लिला यस्तै बित्ने बेला यस्तै पच्चिस छब्बिसको थियो अब इलाज गर्दा गर्दै गर्दा गर्दै अब नसकेर अब यहाँ आएको हो हामी सङ्गठनले पनि अब कुछ सहायता गर्नुभएको हो उनले पनि नसकेर इलाज नभएर मृत्यु भयो यिनी केटाकेटीको बिचल्ली धेरै जब भयो आफ्नो ताकत पुराण भइन यसो निमेक गरेर खान्दैम केही गरेर खान्दैम यताउति मेरो मागेर बिहान लिएर खान्दैम ताकत भइन केटाकेटी सेनसेना यिनी पकाएर काँचै पाकै अब जस्तो हुन्छ पकाएर अब खान्दो मलाई पनि उसले पनि खायो भाइले पनि खान्दो अरू के गर्ने आफ्नो क्षमता छैन ताकत छैन अहिले म बिस्तारामा परेको छु गर्न केही सक्दैन गाग्रीको पानी सारेर खान सक्दैन पकाएको त्यही कसरी त मैले झिकेर खान सक्दैन के गर्ने आफ्नो ताकत पुरा छैन बिस्तारामा परेको छु बिस्तार त उठान मलाई मान्छे चाहिन्छ सुतानको लागि एउटा मान्छे चाहिन्छ साथमा मलाई नहुने भने म सुतेको छु भने सुटेको सुटे मेरो श्रीमती आएर यहाँ भयो ए बिति बितेपछि उसको बाद केटाकेटीको बिचल्ली म नालाई अब बिल्कुलै घिसर्ने अवस्थामा आएर मा लागेर खाने अवस्थामा भयो मेरो स्वर्ग जस्तो एकैछिनमा भै चिसो लेखमा पुछामागको जाडोमा तिम्रो चप्पल पनि रहन्छन् कसरी त्यो ठिरुट लाग्दैन हजुर कहिले कसो मलाई काँदा बित्छ पापाको पनि त्यस्तै छ चप्पल लगाउने मलाई चप्पल कहिले पनि किन्दैन सके छैन अझै मैले यस्तै उ गरेछु तर मैले लगाएको पनि छैन अझै त मेरो अब अवस्था बिल्कुल गम्भीर कम मूल्यमा उस उसको भयो औषधि पाए चाहिँ बाँच्नुहुन्छ हजुर म औषधि पाए त यसो बाँच्ने थिएँ त पढै छोडिदिनुहोस् कोही बात छैन त यिनी केटाकेटीको बहुत ठुलो बिचल्ली पर्व न यिनले गर्न सक्नु न कसैको निमै गर्न सक्छन् न अब कहीँ अब गएर केही गर्न सक्छन् मागेर हामीले गाउँमा खान्छन् एक दुई महिना जसले दिएको छन् केटाकेटीले पकाइरहेछन् कहिले नदिएको खण्डमा हामीले अब त्यसै पनि बस्न परेको छ दसैँ तिहार आन्छन् मासु मासु काट्छन् त्यहाँ लिने उपाय हुन्न हामीलाई कोहीले दही अनुसारले दिए अब त्यही लिएर हामीले कहिले कसो अब खान्छन् कोही दसैँ तिहार हाम्रो त्यत्तिकै मेला पर्व त्यत्तिकै जान्छ अब घरमा भात मासु पाक्छ <laughs> अरूको घरमा भात मासु पाक्छ हाम्रो घरमा आटो पाक्न मुस्किल हुन्छ धनी खान्छन् मिठा र मसिना मिठा र मसिना गरिबलाई रात दिन पसिना हामलाई त सधैँ नै आपत विपद के सुनौ हजुर आएनन् गरिबका दिन मिठा र मसिना मिठा र मसिना गरिबलाई रा बिन पसिना हामीलाई त सधैँ नै ऋण आपत विपद के सुनाउ हजुर आएन गरिबका दिन आपत विपद के सुनाउ हजुर आए Hari Mokar दस तिहारमा नरमाइलो लाग्छ बाबु हजुर हामीले दसैँ तिहारमा केही मनाउन नै पाएन अरूले मनाउँदो हुन्छन् छिमेकीले र कहिले कसै छिमेकीले हामीले नमनाउँदा दिनुहुन्छ र त्यही भएर बल्ल मनाउँछौँ हामीले दसैँ तिहार र कहिले हिलोमा राम हेर्न जान्छन् कहिले खेल्न जान्छन् र फेरि केही दिने उपाय हुन्न हामीलाई टिस्टिकै जान्छन् तिनी भैलो खेल्नेहरू हामीलाई दुःख छ र पढाइदिन सक्नुहुन्छ भने हामीलाई पढाइदिनुहोस् यो हामीले पुरा गरिदिनुहोस् र मलाई धेरै लान पनि कस्तो छ फाटेको लाएर जान्छु र त्यही पनि अरूले दिएको कमिस पनि फाटेको लाएर जान्छु र खाना कहिले हुन्छ कहिले हुँदैन बेन बेना माग्न जान्छु तर मैले कहीँ पाउँछु कोही पाउँदैन कहिले दिँदै गर्छन् र त्यो बेर हुँदा हुँदै त्यो त्यो दिँदा दिँदै मलाई बेर हुन्छ स्कुल जान पनि म छुट्छु र कहिले फेल हुन्छु कहिले पास हुन्छु कोही सरले हुन्छ अब साथीहरूले खाजा खाँदाखेरि तिमीले के खान्छौ मैले भयो भने घरमा आएर खाजा खान्छु नत्र खाँदै खाँदैन त्यस्तै बस्छु र तपाईँलाई स्कुलमा मलाई कस्तो लाग्छ कस्तो के खानु भएछ मलाई भनेर त्यस्तो समस्या पर्छ तर मलाई आफ्नो भन्दा बाबाको चिन्ता लाग्छ हजुर आफ्नो भन्दा बाबाको चिन्ता लाग्छ बाबा बाँचे त मलाई हुन्थ्यो तर मलाई बचाइदिनु भए बचाइदिनुहोस् न सर मलाई यस्तो भएको छ तर बाबाले मलाई माया गर्नुहुन्छ तर बाबालाई मैले केही दिन सक्दैन बाबाले नि तिम्रो उमेर भएको छैन नि बाबालाई केही दिन सक्ने बचाउन सक्ने उमेर छैन बल्ल सात वर्षमा लाग्छ अझै पहिल्यै सोच्दैछु तर केही उपाय केही छैन तिम्रो भाइले बाबुप्रति यस्तो चिन्ता गर्छ तिमी त एघार वर्षको भयो अब कति गएर बुवालाई बचाउँछु भन्ने हिम्मत आउँदैन मेरो पनि आउन त आउँछ तर के गर्ने खै पापाले त जा भन्नुहुन्छ हामीले पढ्ने इच्छा छ खै पैसा पनि पुग्दैन ड्रेस किन्ने हामी यस्तो खालि त्यहाँदेखि यस्तो लुगा यस्तो मैलो परेको छ त्यहाँदेखि मैलो परेको छ साबुन किन्ने पैसा छैन के गर्ने यस्तै छ हाम्रो पापाको भोकै बस्नुहुन्छ खै के गर्ने हामी यस्तै छ धानी धनी यो सरकार केही बोल्दैन यस्तो देख्दा पनि नेताजी तिम्रा सन्तान देश विदेशमा डुल्छन् जनताका छोरा छोरी प्लास्टिक बटुल्छन् खै हाम्रो दिलमा त घामै लाएन आएगा लेखकका चल्ला चार पाँचवटा रहेछन् कति पालेको कापी कलमको लागि यो बाबु हजुर यही कापीहरू हुन्छ कि पापाहरूलाई बुर्फुन किन्नको लागि औषधि हुन्छ कि भनेर तिहार पालेको यिनी पाल्नु नपाल्यो भने नि कापीहरू किन्न पनि हुन्न त चप्पल लान त त्यस्तो छैन त्यही पनि अलि ठुलो ठुला भयो भने बेचेर हुन्छ कि भन्ने आशा गरेर पालेको हो पानी चाहिँ हजुर म पानी लिन जान्छु र कहिले पानी तताएर बापालाई खानिदिन्छु कहिले तिर्खा लागेको बेला केही पानी पनि कहिले आन्छ कहिले आँदैन र फेरि मैले आएको बेला त्यही सबै थापेर खान्छु मैले सबै भर्छु मैले पोकाको चामल हो कि के हो यो त्यही अरूले दिएको म चामल हो यो अरू इटिकनी मकै छ र इटिकनी भत्ता राखेछु यहीमै यही पोका हो एक एक माना जस्तो छ नि हजुर त्यही कहिले भुटेर खान्छौँ भोक लागेको बेला इटिकनी छ त अरू केही खान सक्दैन के पकाएको छु हालेर त इटिकने साग ए आलु काइना कुइनी थोर त्यही टिपेर मैले तिमी आफै पकाएको यो साग थोरै छ त जुर्बेना खाएर थोरै भएको यो रातिमा आतो नास्ता पनि छैन कसौलीको घेरो पनि गएको रहेछ के हो यो कोदाको पिठो र आटो एकै ठाउँ पकाएको हो हजुर ओरालेर पकाएको र अहिले ना खाने नास्ता पनि छैन हजुर त्यही इटिकने छ र दुई भाइले पुग्दैन के हो आधी आधी खाने अहिले त्यो पनि छैन त यहाँ त एक गाछ पनि छैन त तिउन पनि छैन इटी पनि छ मकैको काँच्रा चाहिँ ठुला रहेछन् पिठो एक ठाउँ मोलेर बनाएको हजुर भुटुन थिएन र बाबु हजुर भुटुन पनि छैन त्यतिकै यति पनि भुटुनै चर्बेन हालेको र अहिले भुटुनै छैन अहिले भरे के खाने भोलि के खाने पर्सिनु के खाने अहिले समस्या परेछ मलाई यो भुटुन हालेर के नुन पनि छैन